प्रस्तुति कार्यक्रम लौ खानुस गाउँमा कार्यक्रम लौ खानुस गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा एउटा रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौँ यस खेलका लागि हामी तपाईँलाई एउटा गाउँखाने कथा सोध्नेछौँ त्यसैले तपाईँको लागि दुईवटा बाटो खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यी दुईवटा बाटो हुँदै तपाईँ पनि आउनुहोस् अनि गाउँखाने कथाको उत्तर मिलाउनुहोस् उत्तर मिलाउनु हुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँले पाउन सक्नुहुन्छ Nokia Samsung colour Spice Lava र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा वारेन्टी हाते घडी ग्यारेन्टी मोबाइल ब्याट्री पाउनुका साथै एनटिसी एनसिएल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा नगरको एक मात्र ठाउँ एमुन मोबाइल हाउस अन्य जानकारीको लागि भने शून्य छप्पन्न पाँच बयासी आठ सय एक र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइसबाट लिन सक्नुहुन्छ ल है हजुर हेमुन मोबाइल हाउसबाट प्रदान गरिने आकर्षक पुरस्कार जित्ने इच्छा छ भने कार्यक्रम लौखानुस गाउँमा आउनुहोस् फोन उठाउनुहोस् या मोबाइल उठाउनुहोस् र थित्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस हामी तपाईँलाई एउटा रमाइलो गाउँ खाने कथा सुन्नेछौँ यदि भन्दा भन्दै कोही साथी आइसकेको इसारा पाइरहेको छु उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार नमस्ते आराम हुनुहुन्छ नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ ए राज के भइराखेको छ डिस्टर्ब डिस्टर्ब आएको छ हजुर नमस्ते केही गडबडी भइराखेको छ फेरि पनि कोही साथी आउनुभएको इसारा पाइरहेको छु उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार नमस्कार ल के भइराखेको छ अलि मिलाउनु पर्ने भयो राज्य हुन त कहिलेकाहीँ नेटवर्कको गडबडीले गर्दा पनि हुन्छ तपाईँ पनि आउन सक्नुहुन्छ अनि मसँग रमाइलो कुराकानीको साथमा एउटा खेल रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै आउनुहोस् हामी सोध्छौँ तपाईँको लागि एउटा गाउँखाने कथा उत्तर मिलाउनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ पाउन सक्नुहुन्छ Nokia Samsung colour Spice Lava र हरेक खाले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 गुरुङ तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट सुनिराख्नु भएको छ कार्यक्रम लौ खानुहोस् गाउँ तपाईँ पनि आउन सक्नुहुन्छ दुईवटा बाटो खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यी दुईवटा बाटो हुँदै तपाईँ पनि आउनुहोस् अनि गाउँखाने कथाको उत्तर मिलाउनुहोस् उत्तर मिलाउनु हुने मिलाउनु हुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ पाउन सक्नुहुन्छ नोकिया सामसुङ कलर स्पाइस लाभार हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा वारेन्टी हातेघडी ग्यारेन्टी मोबाइल ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ हजुर यति बेला भने कोही साथी आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार नमस्ते राजु आराम हुनुहुन्छ हजुर आरामै भन्नु पर्यो कहाँदेखि को बोल्नु भयो कहाँदेखि को बोल्नुभयो कहाँबाट रिमलाल रिमलाल भन्नुभयो हजुर अनि रिमलालजी के छ ए ठिक ठाक छ दादा बसी बस बसी बस बाहेकहरू केही छैन छैन दाजुहरू त्यो मकै भाँच्दै मकैहरू यस्तो भाँचेर अनि बसिरहेको है मकै पाकिसकेको छ हरियो मकै खान आउनु पर्ला जस्तो छ उतै काँक्रा खुलाउनुहुन्छ खुलाउनुहुन्छ हो र आज केही गडबडी भइरहेको छ प्रविधि कक्षबाट टेक्निकल प्रब्लम हो यो मिलाउँदै हुनुहुन्छ हाम्रो सहकर्मी साथी राजले मिलिराखेको पनि छ होला सुनिराख्नु भएको छ अहिले सुनिराख्नु भएको छ ल राज अलि राम्रोसँग मिलाउनु पर्ने भयो खै अघि न पनि त्यसै भयो अहिले पनि हजुर हजुर रिमलालजी अलिकता सुन्नु भएन अब के गर्ने हुन्छ एकछिनपछि फेरि प्रयास गर्नु होला अहिले भने तपाईँ माझबाट छुट्टिन्छौँ है रिमलाल छेपाङ आउनुभएको थियो मकनपुर काङ्कडादेखि फेरि कोही अर्को फोन आइसकेको इसारा पाइरहेको छु कोही साथी आउनुभएको इसारा पाएको छु उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार नमस्कार आज खै के भइराखेको छ के भइराखेको छ हाम्रो हाइब्रिडमा केही प्रब्लम आएको समस्या आएको जस्तो भान भइरहेको छ प्राविधिक सहकर्मी साथी राज पौडेल मिलाउने प्रयासमा पनि हुनुहुन्छ फोन आइरहेको छ उठाइराख्नु भएको छ तपाईँ र म बिच कुराकानी हुने एउटा आशा लिएर म पनि अगाडि बढिरहेको छु कार्यक्रम लौखानुस गाउँमा फेरि पनि कोही साथी आउनुभएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार नमस्कार खै आज के भइराखेको छ हाइब्रिड उस्तो हो कि नेटवर्क उस्तो हो केही बुझ्न सकिरहेका छैनौँ प्रविधि कक्षका राज र म तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ दोधारमा परिरहेका छौँ खैर केही छैन यति बेला भने आज तपाईँसँग कुराकानी त हुन पाएको छैन कार्यक्रम लौ खानुस् गाउँमा तपाईँलाई एउटा गाउँखाने कथा सोध्ने अनि रमाइलो कुराकानी गर्ने आश आशै रहला जस्तो पनि भइरहेको छ तर पनि केही छैन तपाईँको लागि भने अब फेरि एउटा भाका राख्दछु <laughs> यही भाका सुनेर पनि हामी रमाइलो गर्न गइरहेका छौँ यति बेला भने तपाईँको माझमा यो भाका मनमा सन्तोष धोका खायो हुँदा म छँदैछु अर्की किन चाहियो अर्की किन चाहियो क्रिम पाउडर साह्रै नभन नबुझ्यौ मेरी प्यारी छोरा छोरी धन सम्पत्ति बस तिमी स्यारी अझै पनि नभएमा छोड्छु घर बारी छोड्छु घर बारी घरमै बसी बसी खौली रास घिनौली लाहुनी झै घरमै बसी बसी खौली रास घिनौली लाहुनी झै घरमै बसी बसी खौली रास घिनौली निकै नै रमाइलो यो रोइला भाका राखे तपाईँको माझमा कार्यक्रम लौ खानुस गाउँको यो बसाइमा जुटिरहेका छौँ तपाईँको र मेरो कुराकानी हुन सकेको छैन आज नेटवर्कको कारणले हुनसक्छ अथवा हाम्रै टेलिफोन हाइब्रिडको कारणले हुनसक्छ प्राविधिक गडबडी भइरहेको छ राज मिलाउने प्रयासमा हुनुहुन्छ म पनि मिलाउने प्रयासमै छु हुन त खै आज भने तपाईँसँग कुराकानी हुन पाएको छैन निकै नै दुःख पनि लागिरहेको छ खैर केही छैन अर्को हप्ता फेरि पनि कुराकानी हुनेछ आजको लागि भने तपाईँको माझबाट छुटिनुपर्ने हुन्छ छुटिनुभन्दा अगाडि यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चबाट र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा धन्यवाद र कन्ट्रोल रुमबाट सहयोग गर्ने हाम्रा कन्ट्रोल रुमका टेक्निसियन साथी राजलाई पनि आभार प्रकट गर्दछु र एमुन मोबाइल हाउस जसले कार्यक्रम लौ खानुस गाउँमा पुरस्कारको व्यवस्था गरेको छ एमुन मोबाइल हाउस हाउसप्रति पनि आभार व्यक्त गर्दै म तपाईँको गाउँ खाने कथाको साथी फुलमा मौरी डुल्ने बेलामा छार्दै कार्यक्रम लौ खानुस गाउँको यो बसाइबाट अर्को हप्ता फेरि भेटौँला भन्दै छुटिन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् बाँट्यो तोरी फुल्ने बेलामा देख्न मन लागेर स्कुलबाट आउँथे म भागेर फुलमा मौरी डुल्ने बेलामा रोप्दा लागेको पिराती छुट्यो तोरी फुल्ने बेलामा रोप्दा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 एक सौराहा चोक चितवन फोन शून्य छप्पन्न पाँच बैसठी पाँच सय उन्नाइस मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस सम्झेर सौरा छो घरि घरी जाउँ सधैँ सम्झेर सौरा छो यसपालि त मलाई गहना चाहिन्छ चाहिन्छ होइन भने पल्टन फर्किन पाइँदैन नि होइन भन्ने बित्तिकै कहाँबाट ल्याउने गहना तपाईँ हुन्छ मात्र भन्नुहोस् न म तपाईँलाई जयश्री राम ज्वेलर्समा लगिहाल्छु नि ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त सुनसादीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्री राम ज्वेलर चाँदी पसल रनपा दुईटारी high school road Chitwan proprietor Om Prakash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 सत्तरी कलाकारहरू कमल खत्री कविता मानन्द श्रेष्ठ कसको सृष्टि प्रेम तिमी कसको वरदान हो माया नलाउन हुने भुवन प्यासी यो जुनीलाई मात्र होइन जुनी जुनीलाई र साथमा रत्ननगर कला मन्दिर र वर्षा कला मन्दिरको बेजोड नृत्य प्रस्तुति मिति दुई हजार सत्तरी श्रावण एक्काइस गते स्थान जनज्योति हल पर्सा बजार समय साँझ चार बजे sponsor Chaudhary fourteen video mixing centre Parsa बजार को स्पोन्सर भीमदेव सुनचादी पसल पर्सा बजार ticket sponsor PC sound and mobile house Parsa बजार sound partner Chitwan sound service Bharatpur media partner radio Arpan एक सय चार थुप्रो पाँच मेगा हर्स बेसो टेलिभिजन र चितौन दर्पण साप्ताहिक सह आयोजक रत्नगर कला मन्दिर आयोजक पर्सा कला मन्दिर पर्सा बजार ओए सुन्न श्रेयाले त बैङ्कमा नाम निकाली छ नि